नेपाल माडीको तर्फबाट ऋषिजीले पनि बारम्बार उठाउनु भयो हाम्रो अध्यक्षज्यूले पनि आएदेखि नै कुरो उठाउनु भएको छ एउटा मिक्सर र एउटा कम्प्युटर भन्नुभएको छ उहाँले त्यो चाहिँ नि हामीले वैशाख महिनामा राजधानीमा गर्ने कार्यक्रममा चाहिँ नि सकेसम्म हस्तान्तरण गर्ने योजना चाहिँ नि हामीले बनाएका छौँ र त्यसैलाई मैले सहकार्य मात्र सम्झिनु होला यसलाई सहयोग यहाँहरूले नै गर्ने हो तपाईँहरूको सामुदायिक एफएम हो खालि के भने हातमा हात मात्र मिलाइदिने हो र समुदायभित्र रहेका कुराहरू र समुदायलाई सकेसम्म विकास गर्ने कुराहरूमा चाहिँ नि र यसरी नै सहकार्य गर्दै जान्छौँ भन्दै